नमस्ते साथमा स्वागत अभिवादन कार्यक्रम देश विदेशमा प्राविधिक मित्र सोमसँगै उपस्थित भइसकेको छु म कार्यक्रम सञ्चालक रवि भट्ट अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुलो पाँच मेघासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभर सुनिरहनु भएको यो कार्यक्रम देश विदेश कार्यक्रम देश विदेश सदाको मङ्गलबार साँझ पाँच बजेको अर्पण बुलेटिनपछि सुन्न सकिन्छ र कार्यक्रममा विशेष गरी हामीले देश विदेशमा रहनुभएका र गएर आइसक्नुभएका अथवा रोजगारीको सिलसिलामा विदेश लाग्नुभएका तपाईँ हाम्रै दाजुभाइ दिदीबहिनीहरूसँगको कुराकानी र वैदेशिक रोजगार सम्बन्धी ध्यान दिनुपर्ने आवश्यक कुराहरू विदेश जानु अघि र गइसकेपछि पनि बुझ्नुपर्ने आवश्यक कुराहरू प्रस्तुत गर्ने गर्छौँ भने कहिले विदेशमा रहनुभएका र गएर आइसक्नुभएका युवा युवतीहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौँ गत हप्ता पनि हामीले त्यस्तै विदेश गएर आइसक्नुभएका निकै लामो समय बिताएर आउनुभएका माधवपुरका रमेश ढकालसँग कुराकानी गरेका थियौँ भने आज भने हामीले विभिन्न देशहरूमा युवाहरू रोजाइको देशहरू बनाएर विदेशिने प्रावधान छ र उनीहरू विदेश लागिसकेका छन् विशेष गरी अध्ययनको सिलसिलामा विभिन्न युरोप मुलुक जानेहरू र अस्ट्रेलिया जानेहरूको आकर्षण बढेको छ र विशेष गरी नेपालीहरू मध्ये जुन आकर्षक बनेको छ रोजाइका देशहरूमध्ये अस्ट्रेलिया अस्ट्रेलियाको बारेमा सम्बन्धित राष्ट्रमा कार्यरत तथा जानकारहरूसँग केही अनुभवहरू हामीले बटुलेका छौँ आज हामी यसै बारेमा र अस्ट्रेलियाको हावापानी वस्तुस्थिति र त्यहाँ लाग्ने खर्च के कस्ता छन् त्यो बारेमा प्रस्तुत गर्ने गर्छौँ त्योभन्दा पहिले सुनौ एउटा सुमधुर आवाज कतै जाउँ सँगै बिताउला आदरणीय श्रोता यो सुमधुर आवाजपछि पुनः स्वागत छ तपाईँलाई कार्यक्रम देश विदेशमा तपाईँ यति बेला कार्यक्रम देश विदेश सुनिरहनु भएको छ र कार्यक्रम देश विदेश इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको छ र मैले अघि नै बताइसकेँ थुप्रै रोजाइका देशहरूमध्ये आकर्षक बन्न पुगेको पछिल्लो समयमा अस्ट्रेलिया पनि एक हो नेपाली युवाहरू युवतीहरू पढाइ सकाएपछि दुई वर्ष काम गर्ने अवसर भिसा प्रक्रिया सहज पार्ट टाइम काम गर्न पाइने गुणस्तरीय शिक्षा अन्तर्राष्ट्रिय बजारमा बिक्ने जनशक्ति उत्पादन पिआरमा सहभागी हुन पाउने र विवाहित हो भने श्रीमान श्रीमती दुवै जान पाउने अस्ट्रेलिया अध्ययनको विशेषता हो एक वर्ष अघिसम्म भिसा प्रक्रियामा कडाई भएपछि विद्यार्थी अन्यत्र मोडिएका थिए अस्ट्रेलिया सरकारले कलेज बाहेक विश्वविद्यालय सहज व्यवस्थासँगै पढाइ सकाएर रोजगारीको अवसर दिने व्यवस्थाले नेपाली विद्यार्थी अन्य मुलुकको तुलनामा थप आकर्षित भएका छन् त्यस्तै झापाका मिलन कार्की पनि अस्ट्रेलिया अध्ययनका लागि तयारीमा जुटेका छन् एउटै लक्ष्य सुन्दर भविष्य जन्माउने हो उनी भन्छन् अस्ट्रेलिया पढ्न जानु मेरो रहर पनि हो र बाध्यता पनि स्वदेशमा भने जस्तो परिस्थिति अनुकूल छैन न्युनी क्याम्पस एजुकेसन नेटवर्कका म्यानेजिङ डाइरेक्टर विज्ञान श्रेष्ठले अस्ट्रेलियाको शिक्षाप्रति नेपाली विद्यार्थीको मह जाएको सात वर्ष जति मात्रै भएको बताए सन् दुई हजार छदेखि आठसम्म वर्षेनी पन्ध्र हजारको हाराहारीमा विद्यार्थी अस्ट्रेलियामा जाने गरेको उनी बताउँछन् अस्ट्रेलियामा सरकारले दुई हजार आठको अन्तिममा नेपाली विद्यार्थीलाई भिसामा कडाई गरेपछि विद्यार्थी अन्यत्र मोडिएका थिए दुई हजार बाह्रदेखि विश्वविद्यालयमा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई खुकुलो भयो तर निजी कलेजमा अझै कडाई छ विश्वविद्यालयमा अध्ययन गर्दा भिसा पाउन सहज भएको उनी बताउँछन् आवश्यक कागजपत्र पेस गरेको एक महिनाभित्र भिसा पाइन्छ अस्ट्रेलियामा नेपालको जस्तै हावापानी हुनु र त्यहाँका विश्वविद्यालयले दिने शिक्षा विश्वमा मान्यता प्राप्त छ स्नातक तिन वर्ष र स्नातकोत्तर दुई वर्ष सघाएपछि दुई वर्ष पुरा समय जागिर गर्न पोस्ट स्टडी वर्कको अवसर पाइन्छ पढाइमा लागेको खर्च दुई वर्ष काम गर्दा लगभग कमाउन सकिन्छ एजुकेसन प्लानेटका कार्यकारी निर्देशक नारायण लामिछानले भन्छन् यस्तै अवसरले विद्यार्थी अस्ट्रेलियाको शिक्षाप्रति आकर्षित छ सक्षम व्यक्तिलाई अस्ट्रेलियामै बस्ने अवसर समेत छ अस्ट्रेलियामा अध्ययनका लागि जाँदा बाह्रदेखि पन्ध्र लाख खर्च हुन्छ त्यसमा छ महिनाको ट्युसन खर्च ticket travel cheque visa application fee सबै समावेश हुन्छ अस्ट्रेलियामा IT business accounting hospitality nursing अध्ययनका लागि नेपालीहरू जाने गर्छन् त्यसबाहेक इन्जिनियरिङ मेडिकल बायो मेडिकल अध्ययन गर्न गएको नेटको टेक ग्रुप अफ कम्पनी प्रमुख सरोज बस्नेत बताउँछन् नेपालको विश्वविद्यालयमा समयमा कोर्स नसकिने नियमित पढाइ नहुने व्यावहारिकभन्दा पनि सैद्धान्तिक ज्ञानमा केन्द्रित भएकाले विद्यार्थीहरूमा अस्ट्रेलियाको शिक्षामा आकर्षण बढेको उनी बताउँछन् अस्ट्रेलियामा अध्ययन गरेपछि भविष्य सुनिश्चित करियर सेक्वेयर नभएकाले विदेश अस्ट्रेलिया जाने गरेका छन् उनी भन्छन् द नेस्ट एजुकेसनका head of academic and study award program Kishor Raj अधिकारले अस्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीले कुन विश्वविद्यालय जाने भन्ने पहिले टुङ्गो लगाउनुपर्छ जानु अघि एकाडेमिक सर्टिफिकेट भाषागत दक्षता हुनु आवश्यक छ उनी भन्छन् स्नातक तह अध्ययन गर्न जाने हो भने आइएलटिएस टेस्टमा छ अङ्क ल्याएको हुनुपर्छ रिडिङ राइटिङ र स्पिकिङमा पाँच पोइन्ट पाँच हुनुपर्छ एकाडेमिक उत्तीर्ण प्रतिशत पचपन्न प्रतिशतभन्दा बढी हुनुपर्दछ क्षमता पुगे अस्ट्रेलियाको एकचालिसवटा विश्वविद्यालयमा पढ्ने अवसर पाउँछन् पछि योग्य भएमा भर्नाको अफर गर्छन् छ महिनाका लागि चाहिने ट्युसन विश्वविद्यालयमा पढाउनुपर्छ पैसा पठाएपछि भर्ना पक्का हुन्छ पैसा पुगेपछि कलेजले सिओ जागिर गर्छ विद्यार्थीले पाएको सिओईको आधारमा भिसाका लागि अप्लाई गरिन्छ कलेजमा भर्ना गर्ने अफर लेटर दिएपछि दूतावासले सहजै भिसा दिने गर्छ kangaroo education foundation managing director Mahesh Babu Timilsina आर्थिक हैसियत र उत्कृष्ट अङ्क प्राप्त विद्यार्थीका लागि अस्ट्रेलिया उचित गन्तव्य भएको बताउँछन् स्थायी बसोबास पिआरका निम्ति मापदण्ड पुरा गर्नुपर्ने हुन्छ हाई डिमान्डका विषय अध्ययन गरेको भए सहजै जागिर पाइन्छ ग्लोबल रिच एजुकेसनका सल्लाहकार नारायण बजाज भन्छन् त्यस्ता विषय अध्ययन गर्न धेरै खर्च पनि लाग्छ उनका अनुसार अस्ट्रेलियामा इन्जिनियरिङ एकाउन्टिङ वातावरण विज्ञान बायोटेक्नोलोजी फुड टेक्नोलोजी लिगल ल नर्सिङको विषयमा जनशक्ति कम छ यो विषय अध्ययन गरेका अधिकांश विद्यार्थीले उतै रोजगारी पाएको उनी बताउँछन् त्यहाँका विश्वविद्यालयले ग्लोबल प्रतिस्पर्धाबाट छात्रवृत्ति दिने गर्दछन् विजय एजुकेसनका प्रबन्ध निर्देशक वासुदेव ओलीले अन्य मुलुकको भन्दा गुणस्तरीय शिक्षा पाउने भएकाले विद्यार्थीको आकर्षण बढेको हो त्यहाँ पढेका विद्यार्थीको भविष्य राम्रो हुन्छ उनी भन्छन् पढ्नका लागि युरोप अमेरिका भन्दा सस्तो छ सरकारले शिक्षामा धेरै लगानी गरेको छ ल्यान्डमार्क एजुकेसन एमडी कुमार कार्कीले नेपाली विद्यार्थी अस्ट्रेलियामा आफ्नो भविष्य सुरक्षित गर्न जाने गरेको बताउँछन् अस्ट्रेलियामा अध्ययन गरेका विद्यार्थी अन्तर्राष्ट्रिय बजारमा समेत अवसर पाएका छन् उनी भन्छन् नेपालमा कोर्स बुकमा बेस छ अस्ट्रेलियामा research base motive language and abroad studies प्रमुख उमेश पाण्डेले अस्ट्रेलियामा अध्ययनमा जान चाहने विद्यार्थीलाई सहजै भिसा पाइने र सुरक्षित मुलुक भएकाले आकर्षित भएको बताउँछन् उनका अनुसार आकर्षणको अर्को कारण पढाइ चलिरहँदा पनि वर्षमा कम्तीमा तिन महिना काम गर्न पाइन्छ स्टडिजका म्यानेजिङ डाइरेक्टर बुद्ध साक्यले अस्ट्रेलिया जाने विद्यार्थीले हतारमा निर्णय नभई आफू पढ्न लागेको कलेज र विषयको राम्रो ज्ञान हुनुपर्ने बताए कन्सल्टेन्सी जानुअघि सम्पूर्ण ज्ञान भएपछि कसैले झुक्याउन र गलत जानकारी दिन नसक्ने उनी बताउँछन् विगतमा अस्ट्रेलिया गएका विद्यार्थीले राम्रो रोजगार पाएकोले पनि नेपाली विद्यार्थीमा अस्ट्रेलियाप्रतिको मोह जाएको उनको बुझाइ छ वास्तवमा थुप्रै नेपालीहरू अस्ट्रेलिया गइसकेपछि आफ्नो अध्ययन सँगसँगै त्यहाँ रहेर काम गर्न पाइरहेको खुसीका खबरहरू पनि सुन्ने गरिन्छ त कतिपय नेपालीहरू बिना काममा र बेरोजगार भइसकेपछि नेपाल फर्केको उदाहरण पनि हामीले पाइसकेका छौँ आदरणीय श्रोता तपाईँ यति बेला कार्यक्रम देश विदेश सुनिरहनु भएको छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभर सुनिरहनु भएको छ र मैले भर्खरै अस्ट्रेलियामा नेपाली कामदारहरूको लागि जसरी सहज रूपमा अहिले जाने गरेका छन् त्यस्तै रोजाइका देशहरूमध्ये अर्को जर्मनीमा निशुल्कको रूपमा चाहिँ गइरहेको पनि हामीले पाएका छौँ खाना बस्न इन्सुरेन्स र कलेजको रजिस्ट्रेसन शुल्क बाहेक अन्य खर्च तिर्न नपर्ने भएपछि नेपाली विद्यार्थी जर्मनी जान फेरि आकर्षित भएका छन् जर्मनीको फ्री एजुकेसन प्रणालीले पनि नेपाली विद्यार्थीको लरको लिएको हो शिशु कक्षादेखि विद्यावारिधिसम्म निशुल्क छ जर्मनी जानुअघि भी वान लेभलका जर्मन भाषा उत्तीर्ण गर्नुपर्ने पार्कका सिइओ e सन्दीप मिश्र बताउँछन् स्नातकोत्तर तहमा अङ्ग्रेजी भाषामा पढाइ हुने भएकाले जर्मन भाषा नसकिने पनि हुन्छ तर स्नातक तहको केही कोर्स जर्मन भाषामा पनि हुन्छ उनी भन्छन् जर्मनीमा प्राविधिक शिक्षा अध्ययन गर्न जाने विद्यार्थीको सङ्ख्या बढिरहेको छ आइटी र इन्जिनियरिङ एमबिबिएसमा विद्यार्थीको आकर्षण रहेको छ न्यूनतम प्लस टू उत्तीर्ण गरेपछि जान सक्छन् जर्मनीमा स्नातकोत्तर तह उत्तीर्ण गरेपछि पिआरको सम्भावना पनि हुन्छ स्नातक पढ्न जाने विश्वविद्यालयमा एक वर्षको फाउन्डेसन कोर्स गर्नुपर्छ अनि मात्र एकाडेमिक कोर्स सुरु हुन्छ वास्तवमा जर्मनी अस्ट्रेलिया यी देशहरूमा पछिल्लो समयमा नेपालीहरू एकदमै अध्ययनको साथसाथै रोजगारीको सम्भावना भएकोले पनि हत्या आकर्षण बढेको हो र हामीले अस्ट्रेलिया र जर्मनका कुराहरू गऱ्यौँ त्यस्तै हालै मात्र नेपाल र कतार श्रम वार्तामा जुन वार्ता भयो त्यसमा आफ्नै अडानहरू लिएर अगाडि बढिरहेको बेलामा नेपाललाई कतार सरकारले थुप्रै राहतका अनुभूतिहरू पनि अनुभवहरू पनि बटुलेको छ त्यसबारे पनि हामीले एउटा रिपोर्ट तयार गरेका छौँ त्यतातिर लागौँ नेपालले कतार सरकारलाई कम्पनीले भिसा नलगाइदिएको कामदारलाई पक्राउ गरी स्वदेश फिर्ता पठाउने कार्यलाई रोक्न अनुरोध गरेको छ कतार र नेपालबीच भएको श्रम सम्झौता कार्यान्वयन गर्न देखिएको जटिलतालाई हटाउन दुई देशबीचका अधिकारीबीच चलेको पहिलो प्राविधिक बैठकमा नेपालले यो विषयलाई औपचारिक रूपमा उठाएको हो भिसा लगाउने काम काम कम्पनीको हो भिसा नलगाइदिने कम्पनी विरुद्ध कारवाही हुनुपर्छ वार्ता टोलीका सदस्य समेत रहेका वैदेशिक रोजगार विभागका महानिर्देशक विनोद केसीले भने कामदारलाई पक्राउ गरेर पठाउनु भएन भन्ने विषय राखेका छौँ कामदारहरूले आइडी कार्ड नहुँदा प्रहरीले पक्राउ गर्ने गरेको भन्दै कम्पनी विरुद्ध नेपाली दूतावासमा उजुरी दिइरहेका छन् कतारले अहिले गैर कानुनी कामदारलाई समात्ने अभियान थालेको छ त्यसमा आइडी नलागेका कामदार पनि परिरहेको दूतावासले जनाएको छ बैठकमा नेपालले दोहोरो श्रम सम्झौता हुने प्रक्रियालाई रोक्नको लागि विशेष सहयोग गर्न अनुरोध गरेको छ रोजगारदाता कम्पनीले चेम्बर अफ कमर्स र दूतावासबाट प्रमाणित गरेर पठाएको करारपत्र अनुसार कामदार कतारमा आएका हुन्छन् तर कतारमा आउँदा रोजगारदाता कम्पनीले पुनः दोस्रो करारपत्र गराउँदा अर्को गराउने गरेको छ श्रम मन्त्रालयका श्रम महाशाखाका प्रमुख तथा वार्ता संयोजक बुद्धिबहादुर खड्काले भने अब कतारको श्रम मन्त्रालयले रोजगार करारपत्रमा प्रमाणित गर्नु अघि पहिलेसँग मिलान गरिदिनु पर्यो भनेर उठाएको छ नेपालले कतारमा आउने कामदारको न्यूनतम तलब खानासहित बाह्र सय रुडिया लागू गरे पनि दोहोरो करारपत्र गर्दा तलब फरक पर्ने गरेको छ करार अवधि सङ्के करार अवधि सकेका र आपतकालीन परेकालाई घर जान पाउने व्यवस्था मिलाइदिन कतारमा लगिएको कामदारलाई अन्य मुलुकमा काम गर्न नपठाउन चौबिस घन्टे बिमा व्यवस्था मिलाउन देशको आधारमा तलब फरक गर्ने व्यवस्था हटाउन मुद्दा खेपिरहेकालाई अल्पकालीन रूपमा काम गर्न पाउने अदालत र श्रम विभागमा दोभाषेको व्यवस्था गर्नुपर्ने जस्तो एजेन्डा अघि सारेको छ कतारको तर्फबाट नेपालबाट कामदार आपूर्ति निकै ढिलो हुने गरेको हडतालमा जान जाने गरेको भन्दै समस्या नेपालबाटै हुनेमा जोड दिएका थिए हामीलाई कामदार पठाउने प्रक्रिया एकदमै ढिलो भइरहेको छ व्यक्तिगत रूपमा हाउसमेट ल्याउन पाउनुपर्नेमा जोड दिएका छन् केसीले भने त्यसमा हामीले नेपालबाट कामदार पठाउने प्रक्रिया सरकारबाट ढिलो नभई रोजगारदाता कम्पनी र म्यान पावर बिचको ढिलोले भएको भन्ने जवाब दिएका छौँ श्रम सम्झौतापछि बसेको पहिलो प्रविधि बैठकले कतारले निकै महत्त्व दिएको खड्काले बताए यस बैठकले उठेको महत्त्वपूर्ण एजेन्डालाई कार्यान्वयन गर्न निर्णय हुनेछ उनले भने यो बैठकको अन्तिम निष्कर्ष छिट्टै हुनेछ कतार नेपाली कामदारको पहिलो गन्तव्य मुलुक हो जहाँ चार लाख नेपालीहरू कार्यरत छन् आदरणीय श्रोता चार लाख नेपाली कामदार रहेको कतारमा थुप्रै समस्याहरू देखा परिरहेको अवस्थामा पछिल्लो पटक नेपाल कतार श्रम वार्ता पनि भइसकेको छ आशा गरौँ पक्कै पनि नेपालीहरूले जसरी दुःख पाइरहेका छन् त्यहाँका कम्पनीहरूले भिसा नलगाइदिने आइडी कार्ड नभएका नेपालीहरूलाई समातेर जेलमा राखिदिने जस्ता थुप्रै कामहरू गरिसकेका छन् र त्यसको विरुद्धमा नेपाली दूतावास पनि लागिरहेको हामीले पाएका छौँ र पक्कै पनि त्यस्ता नेपालीहरूले दुःख पाउने छैनन् आदरणीय श्रोता आज हामीले तपाईँहरूको सामु जुन देशमा विद्यार्थी अध्ययनको लागि जान्छन् उनीहरूको रोचाइमा अस्ट्रेलिया जर्मन लगायतका विभिन्न राष्ट्रहरू परि परिसकेका थिए र त्यस्तै हालै मात्र भएको करार अथवा सम्झौताको लागि अगाडि बढेको कथा र नेपालको बिचमा पनि हामीले प्रसङ्ग उठायौँ हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ तपाईँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हजबाट संसारभर इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि सुनिरहनु भएको छ र तपाईँ पनि विदेश जानु हुँदैछ अथवा जानु भइसकेको छ र गराइसक्नु भएको छ भने पनि तपाईँ हामीसँग सम्पर्क गर्न सक्नुहुनेछ जसको लागि तपाईँले रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हजको टेलिफोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तिसमा सम्पर्क गर्न सक्नुहुनेछ अथवा तपाईँसँग इन्टरनेट इन्टरनेटको सुविधा छ भने Arpan radio Arpan news at the rate Gmail dot कममा पनि सम्पर्क गर्न सक्नुहुनेछ हौस् तिनजेलसम्म कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद र धन्यवाद प्राविधिक मित्र समलाई र म कार्यक्रम देश विदेशबाट भट्ट बिदा हुन्छु नमस्कार